छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको विवाद झनै चुलिएको छ नेविसंघ चितवनका दुईवटा समूहले साउन उन्नाइस गते अलग अलग जिल्ला अधिवेशन आह्वान गरेका छन् सूर्य ढकाल नेतृत्वको र अरूणेश्वर खनाल नेतृत्वको नेविसंघका दुई जिल्ला संघले साउन उन्नाइस गतेका लागि अलग अलग जिल्ला अधिवेशन आह्वान गरेपछि नेविसंघ चितवनभित्रको विवाद छताछुल्ल भएको हो नेविसंघको तीनवटा समितिलाई एक गरी विवाद समाधान गर्ने प्रयास भए पनि भित्रको झगडा कम नभई झनै चर्किन गएको छ नेविसङ चितवनका पूर्व अध्यक्ष उत्तम जोशीलाई सोमबार केन्द्रीय सदस्यमा मनोनित गरेपछि तीन समूहबाट विवाद दुई समूहमा झरेको छ समस्या समाधानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा आएको भूपेन्द्र कोइराला सहितको तीन सदस्यीय टोलीले सूर्य ढकालको नेतृत्वमा नेविसङ जिल्ला अधिवेशन आयोजक समिति बनाएपछि अरुणेश्वर खनाल पक्षले पनि नयाँ आयोजक समिति बनाएर एकै दिन अलग जिल्ला अधिवेशन आह्वान गरेको हो कोइरेलाको विवाह समाधान टोलीमा जिल्ला पार्टी सदस्य राजीव नेवपाने र पूर्व जिल्ला अध्यक्ष उत्तम आचार्य रहेका थिए सूर्य ढकाल नेतृत्वको नेवी सङ्घले नानगढमा जिल्ला अधिवेशन गर्ने जनाएको छ भने खनाल नेतृत्वको टोलीले वीरेन्द्र क्याम्पसमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ढकाल नेतृत्वको टोलीले कङ्ग्रेस जिल्ला पार्टीको समर्थन आफूहरूलाई रहेकाले आफूहरू नै आधिकारिक र वैधानिक भएको दावी गरेको छ यो समूहलाई जिल्ला पार्टी सभापति र सचिवहरूको साथ रहेको छ नेपाली कङ्ग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले ढकाल नेतृत्वको नेविसङ जिल्ला सम्मेलन आयोजक समिति नै आधिकारिक भएको भन्दै साउन उन्नाइस गते जिल्ला अधिवेशन हुने बताउनुभयो उनीहरू कसबाट सञ्चालित छन् मलाई थाहा भएन तर पार्टीको आधिकारिक लाइन सूर्य ढकाल नेतृत्वको समूह श्रेष्ठले भन्नुभयो सङ्गठनका नाममा अराजकता मचाउ मचाएको सबैलाई थाहा भएकै कुरा हो उहाँले जिल्ला अधिवेशन स्थगित हुन सक्छ सक्ने सम्भावनालाई नकार नमिल्ने बताउनुभयो रणेश्वर खनाल नेतृत्वको समूहले पञ्चायती निरङ्कुश र हुकुमी शैलीमा जिल्ला पार्टी नेतृत्व लागेको आरोप लगाएको छ खनाल पक्षले अञ्जन चौरागाई नेतृत्वको केन्द्रीय प्रतिनिधि टोलीले गरेको निर्णय नमान्ने पार्टी सोही विधि र प्रक्रिया बमोजिम भूपेन्द्र कोइराला नेतृत्वको टोलीले गरेको काम मान्न तयार भएको भन्दै रोष प्रकट गरेको छ नेवेसङ चितवनका अध्यक्ष रहेका खनालले भन्नुभयो अञ्जनले अरुण राई अध्यक्ष बनाउँदा पार्टीले नस्वीकार्ने आज त्यही विधि प्रक्रिया अवलम्बन गर्दा भने स्वीकार्ने कारण के छ उहाँले नितान्त व्यक्तिगत दुराशय चरित्र हत्या तेजोबध गर्ने हिसाबले पूर्वाग्रही भएर जिल्ला पार्टी चलेको आरोप लगाउनुभयो संसारमै दुर्लभ जनावर बाघ संरक्षणको लागि प्राकृतिक वातावरण जोगाउनु पर्नेमा संरक्षण कर्मीहरूले जोड दिएका छन् विश्व बाघ दिवस दुई हजार चौधको अवसरमा हिजो सौरामा आयोजित अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले बाघ संरक्षणको लागि तराईको चुरे क्षेत्र जोगाउनु पर्ने बताएका हुन् राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका कार्यालय प्रमुख डाक्टर चिरञ्जीवी पोखरेलले बाघ संरक्षणको लागि जङ्गलबाट संरक्षित क्षेत्र घोषणा गरिनु राम्रो कार्य भएको बताउनुभयो माइकेनिया मिक्रान्था बाघ वनमारा झारको कारण बाघ संरक्षणमा चुनौती थपिएको छ पोखरेलले भन्नुभयो हाम्रो वरिपरि रहेको वन जङ्गललाई संरक्षित गर्न सक्यौँ भने बाघको संरक्षणमा टेवा पुग्छ वन जङ्गलको संरक्षण गर्न सके बाघको संरक्षण हुने मिलेर बाघको संरक्षण भएको अवस्थामा मात्र वन जङ्गलको संरक्षण हुने पोखरेलले बताउनुभयो नेपाल भारत भुटान बङ्गलादेश लगायत विश्वका करिब तेह्र मुलुकमा पाँच प्रजातिका तीन हजार दुई बाघ रहेको पोखरेलले जानकारी दिनुभयो विश्वमा सबैभन्दा बढी भारतमा लगभग एक हजार सात सय भन्दा बढी बाघको बाघ रहेको पोखरेलले बताउनुभयो यता नेपालमा बाघको संख्या बढेको छ बाघ संरक्षणको लागि गरिएको निरन्तरको प्रयासपछि बाघको संख्या त्रिसठी प्रतिशतले बढेको हो चार वर्षको अवधिमा बाघको संख्या बढेर एक पुगेको चितवन राष्ट्र निकुञ्जले जनाएको छ सन् दुई हजार नौमा गरिएको गणनामा नेपालको संरक्षित क्षेत्रमा एक सय पच्चिस पाटे बाघ रहेका थिए बाघ संरक्षणको लागि निरन्तर गरेको अनुगमन वासस्थान तथा आहाराको व्यवस्थापन तथा चोरी सिकारी नियन्त्रणको लागि प्रभावकारी काम गरेका कारण यो अवधिमा नेपालमा त्रिहत्तरवटा बाघ बढेको हो चितवनमा भने चार वर्षको अवधिमा उनातिसवटा बाघ बढेका छन् सन् दुई हजार नौमा गरिएको गणनामा चितवनमा एकानब्बेवटा बाघ रहेकोमा सन् दुई हजार तेह्रसम्म आइपुग्दा बढेर एक सय बिस पुगेको छ चौथो विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहले हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बाघ बढेको तथ्याङ्क र संरक्षणका लागि गरेका प्रयासहरूको बारेमा जानकारी दिएको हो यस्तै बाघको सङ्ख्याको दृष्टिकोणले नेपाल विश्वको सातौँ स्थानमा रहेको चितवन राष्ट्र निकुञ्जले जनाएको छ विश्वका तेह्रवटा मुलुकमा बाघ पाइन्छ विश्वका बाघ पाइने देशमध्ये नेपाल सातौँ स्थानमा पर्न सफल भएको हो सबैभन्दा धेरै भारतमा सत्र सयको हारारीमा बाघ रहेको छ चितवनमा व्यावसायिक तरकारी खेती गर्ने कृषकहरूमध्ये नब्बे प्रतिशत कृषकले रासायनिक विषादी प्रयोग गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ कार्यालयका अनुसार चितवनका ताजा तरकारी तथा फलफुलहरूमा पनि विषादीको अवशेषहरू भेटिएका छन् कृषकहरू सचेत हुँदा हुँदै पनि लापरवाहीका कारण यस्तो भएको जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले जानकारी दिनुभयो अब रासायनिक मल र विषादीको प्रयोग घटाउन र प्राङ्गारिक जैविक मल र विषादीको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो चितवनमा वार्षिक चौरासी हजार छ सय चालिस टन तरकारी उत्पादन हुन्छ यस वर्ष आन्तरिक तरकारी खपत तेत्तिस हजार आठ सय छप्पन्न टन थियो निर्यात भने पचास हजार सात सय चौरासी टन भएको कार्यालयले जनाएको छ आर्थिक वर्ष उनासत्तरी सत्तरीमा एक अर्ब एक करोड छप्पन्न लाख असी हजारको तरकारी बिक्री भएको तथ्याङ्क छ चितवनमा छ हजार दुई सय पच्चिस हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ तरकारी उत्पादनका पखेट क्षेत्रहरूमा गीतानगर गुन्जनगर शुक्रनगर मङ्गलपुर चैनपुर शक्तिखोर फुलबारी भण्डारा कठार लगायतका दर्जनभन्दा बढी गाविस नगरपालिका छन् कृषि तथा वन विश्वविद्यालय रामपुरका विद्यार्थीहरूले चरणबद्ध आन्दोलनको क्रममा मंगलबार सिटी जुलुस निकालेका छन् विश्वविद्यालयको आर्थिक अनियमितता राजनैतिक भागभण्डाको दुष्चक्र लगायतको विरोधमा नेकपा माओवादी सम्बद्ध विद्यार्थीहरू आन्दोलित भएका हुन् हिजो बिहान कोणसभा गरी सुरु भएको आन्दोलन विश्वविद्यालय परिसरमा सिटी जुलुस गरेर समापन भएको हो सभामा अखिल क्रान्तिकारी विश्वविद्यालयका इकाइका विद्यार्थी नेताहरूले बोलेका थिए विश्वविद्यालयले विभिन्न समयमा गठन गरेको छानबिन समितिको नतिजा सार्वजनिक र दोषीलाई कारवाही पछिल्लो विज्ञापन प्रक्रिया खारेजी लगायत को माग गर्दै सम्बोधन नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरूले जनाएका छन् नारायणगढमा अपरान्ह हिजो अपरान्ह ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ चौबिस पोलचोक तर्फ गइरहेको ना अठार प उनान्सय छप्पन्न नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको ना तिन ख उनासाठी सडसठी नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन दिव्यनगर नौकी बत्तीस वर्ष मिना खाँडको मृत्यु भएको जिल्ला प्रहरी चितवनले जनाएको छ खाँडको उपचारका क्रममा चितवन मेडिकल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 व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक Narayangarh phone zero five six five